अदालतको आदेश समेत अटेर गर्दै विगत सोह्र वर्षदेखि बागेश्वरीमा रहेको शिक्षण अस्पतालले चौतर्फी दबापछि सो क्षेत्र छाड्ने प्रक्रिया अन्तिम चरणमा लगेपछि सोही स्थानमा अर्को अस्पताल बन्न लागेको हो बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम बागेश्वरीले हिजो अस्पताल निर्माण गर्नेबारे सरकारवालाहरू बीचमा छलफल गरेको छ मेडिकल कलेजले खाली गरिदिएको भवन नै तत्कालै तेइस लाखको लगानीमा विभिन्न पाँच किसिमका बहिरङ्ग सेवा दिने तयारी सुरु भएको जनाइएको छ यसभन्दा पहिले सात करोड भन्दा बढी लगानीमा निर्माण भएको भन्दै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल हट्न मानेको थिएन सो क्षेत्रमा आवासको लागि तेस्रो भवन निर्माण गरिएको थियो प्रस्तावित प्राकृतिक चिकित्सा तथा आयुर्वेद अस्पताल निर्माणार्थ समितिका संयोजक शैलेन्द्र पियाले व्यक्तिगत हितका लागि प्रयोग भएको क्षेत्रलाई सामूहिक हितका लागि प्रयोग गर्न आयुर्वेद अस्पताल निर्माण गर्न लागि जानकारी दिनुभयो निर्माण हुने अस्पतालको बारेमा डाक्टर हेमराज कोइरालाले प्रस्तुत गरेको अवधारणा पत्रमा बागेश्वरी क्षेत्रलाई मेडिकल टुरिज्मका रूपमा विकास गर्ने लक्ष्य लिइएको さ राष्ट्रपति कार्यालयले शिक्षा आठौं संशोधन अध्यादेश प्रमाणीकरण नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी युनियन सितोनले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ युनियनका केन्द्रीय महासचिव कमल प्रसाद खतिवड़ाको उपस्थितिमा भरतपुरमा जिल्ला समितिको हिजो सम्पन्न बैठकले सिफारिस भएको एक वर्ष बितिसक्दा पनि राष्ट्रपतिले प्रमाणीकरण नगर्नु पक्षपाती भएको ठहर गरेको हो बैठकले सर्वोच्च अदालतको आदेशको पालना गर्दै तत्काल अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिसँग आग्रह समेत गरेको छ अध्यादेश जारी नहुँदा अस्थायी रूपमा लामो समयसम्म विद्यालयमा कार्यरत कर्मचारीहरू मारमा परेको युनियन चितवनका सचिव श्री प्रसाद दोवाडीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ भरतपुर स्थित बेपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चारवटा शहरमा शाखा स्थापना गरी सेवा दिने भएको छ देशभरका बिरामीलाई एकै स्थानबाट एकै अस्पतालबाट सेवा लिन सहज भएकाले स्थानीय स्तरमा नै सेवा दिन लागेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर लक्ष्मी नारायण सिंहले बताउनुभयो अस्पताल सञ्चालक समितिको निर्णय अनुसार नेपालगंज धरान र पाटनमा शाखा विस्तार गर्ने निर्णय भइसकेको छ त्यस्तै काठमाडौँ जनकपुर पोखरा लगायतका स्थानमा सम्भावित अध्ययन भइरहेको कार्यकारी निर्देशक सिंहले जानकारी दिनुभयो बेपी कोरेला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको लागि नेपालका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत बिरामी आउने गर्दछन् दक्षिण एसियाकै नमुना अस्पतालको रूपमा विकास गर्ने लक्ष्यको साथ स्थापना भएको सो अस्पताललाई सुविधा सम्पन्न बनाउन नयाँ उपकरण थपिँदैछन् क्यान्सरको फैलावट जाँच्ने अत्याधुनिक उपकरण न्युक्लियर मेडिसिन सहितको CT scan PET positron emission टोमोग्राफी भित्रण लागेको छ नेपालमा अहिलेसम्म कुनै अस्पतालमा नभएको यो उपकरण नहुँदा यस्तो जाँचको लागि विदेश दिनुपर्ने बाध्यता छ अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिंहले अस्पतालमा सो उपकरण भित्राएपछि बिरामीलाई उपचारमा सहज हुने बताउनुभयो उहाँका अनुसार यो उपकरण नहुँदा राष्ट्रपति डाक्टर रामप्रण यादव उपचारको लागि हालै जापान जानु परेको थियो नै ठूलो संख्यामा बिरामीहरू रोग पहिचानको लागि विदेश जाने गरेको बताइएको छ राष्ट्रपति यादवले यो मेसिनको बारेमा आवश्यकता दर्शाएपछि अर्थ मन्त्रालयले यस वर्षको बजेट पुस्तिकामा नै यसको लागि बजेट छुट्याइएको छ अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिंहले उपकरणको लागि अख्तियारी पाए चार महिनामा नै यो सेवा सञ्चालन गर्ने दावी गर्नुभयो यो मेसिनबाट शरीरभित्रको परीक्षण गर्दा सुरुमा सुई मार्फत शरीरमा आइसोटोप एक प्रकारको औषधि पठाएर त्यो शरीरका कुन कुन भागमा पुग्छ सोही अङ्गको तस्विर लिन सक्दछ रत्नगरमा हिजो आयोजित रक्तदान कार्यक्रममा साठी जनाले रक्तदान गरेका छन् सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्नगरको आयोजनामा सम्पन्न सो रक्तदान कार्यक्रममा जना एघारजना साठी जनाले रक्तदान गरेका थिए सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रमिला ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानशाली नेउपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो यसैबीच पूर्वी चितवनको पिब्ले पास महादेव टारमा हिजो निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ चितवन सहायता समाज र चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको सो शिविरमा विभिन्न रोग भएको चार सय पचास जनाले स्वास्थ्य परीक्षण गराएका थिए पेपले र लोथर गाविसका बासिन्दाले स्वास्थ्य परीक्षण गराएको सो शिविरमा निशुल्क औषधि वितरण समेत गरेको चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो शिविरमा भरतपुर अस्पताल र बेपी कोरेला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर र स्वास्थ्यकर्मी गरी सत्र जनाको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था भरतपुरको हिजो प्रारम्भिक साधारण सभा भएको छ सम्पन्न भएको छ कार्यक्रममा अध्यक्षको प्रतिवेदन लेखा समितिको प्रतिवेदन बचत तथा ऋण नीति दुई हजार उनासत्तरी र बचत तथा ऋण परिचालन निर्देशिका दुई हजार सत्तरीमाथि अनुमोदन गरिएको संस्थाका व्यवस्थापक युगराज होस्तेले बताउनुभयो कार्यक्रममा आगामी कार्यकालको लागि एघार सदस्यीय सञ्चालक समिति तीन सदस्यीय लेखा समिति तीन सदस्यीय ऋण उपसमिति र चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको भएको छ संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख शिवदत्त भट्टराई रहनु भएको थियो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ चुनावलाई सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायसँग नेकपा माओवादी सहित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 लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan पनि साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार